विषयलाई पनि अघिल्लो निकायमा प्रस्तुत गर्ने निर्णय गरिएको थियो डण्ड पीडित वा यातना पीडितहरूको परिचय पत्रको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरिएको थियो कार्यक्रममा आगामी नियमित बैठक फागुन पन्ध्रमा बस्ने समेत निर्णय गरिएको थियो कार्यक्रम गलको ट्यार्टना पीडित स्वावलम्बन समूहका अध्यक्ष बुलबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो नुवाकोटसम्म जापान नेपाल सम्पर्क समितिको आयोजनामा गलकुट नगरपालिका वार्ड नम्बर चार ढुँडी निवासी यामबहादुर भण्डारीको परिवारलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ नुवाकोटसम्म जापानले गलकुट नगरपालिका वार्ड नम्बर चार ढुँडी निवासी यामबहादुर भण्डारीको भारतको पन्जाबमा ज्याला मजदुरी गर्ने क्रममा मृत्यु भएको हुँदा निजको आर्थिक अवस्था निकै कमजोर रहेको र भण्डारीको काजक्रिया गर्न समेत आर्थिक अभाव भएको हुँदा गलकुट नुवाकोटसम्म जापानद्वारा सङ्कलित सङ्कलित पचहत्तर हजार निज यामबहादुरका छोरा डम्बर बहादुर भण्डारीलाई गलकुट नुवाकोट समाज जापान नेपाल सम्पर्क समितिद्वारा सहयोग हस्तान्तरण गरिएको हो सन् दुई हजार सालमा जापानमा स्थापना भएको नुवाकोट समाज जापानले विभिन्न समाजमा रहेका पीडितहरूको सहयोगको लागि हातेमालो गर्दै आइरहेको नुवाकोट समाज जापान नेपाल सम्पर्क समितिका संयोजक चिन्तामणि शर्माले जानकारी दिनुभयो शर्माले नुवाकोट समाज जापानले आफ्नो जन्मभूमिबाट कर्मभूमिमा रहँदै गर्दा पनि पीडितहरूको घाउमा मल कलम लगाउने कार्य गर्दै आएको प्रति समाजलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि गलकुटबाट जापानमा रहेका मात्र नभएर अन्य देशहरूमा समेत रहेका व्यक्तिहरूले समेत हातेमालो गर्नुपर्ने बताउनुभयो कार्यक्रम नुवाकोट जापान नेपाल सम्पर्क समितिका संयोजक चिन्तामणि शर्माको अध्यक्षता र समितिका सदस्य सचिव दलबहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो बाल कल्याण प्राथमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर नौ गल्याङमा बाल कल्याण बालमैत्री बाल क्लब गठन गरिएको छ उत्तम गौतमको अध्यक्षतामा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 थियो यो कोरोना त्यही माथि महँगाई कसले टिकट बनाइदिन्छ र म त भो आउँदैनौ भन्दै किन नजानु ढुक्क भएर जानु न काठमाडौँमा रहेको प्यानकोलिन ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् गलकुट खबरमा छोटो व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला नेपालभर एकैपटक कोरोना खोप लगाउने अभियान अनुसार बागमा पनि पहिलो खोप लगाइएको छ धौलागिरी अस्पतालमा आयोजित एक कार्यक्रममा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर दिवाकर पराजुलीले पहिलो खोप लगाउनु भएको हो अस्पतालमा आयोजित कार्यक्रममा पहिलो खोप लगाउनुभएका पराजुलीले नेपाल सरकारले बनाएको प्रोटोकल अनुसार स्वास्थ्यकर्मीबाटै थालनी गरिएको बताउनुभयो उहाँले जोखिम मोलेर काम गरिरहनु पर्नेले लगाएपछि सुरक्षित बन्न सकिने भएकोले पहिलो खोपबाट आफैबाट पहिलो खोप आफैबाट थालेको बताउनुभयो गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डाक्टर रामबहादुर केसीको उपस्थितिमा उनीहरूले खोप लगाएका हुन् खोप लगाएपछि कम्तीमा तीस मिनट आराम गर्नुपर्ने भएकोले अस्पतालले छुट्टै कोठाको व्यवस्थापन गरेको छ तीस मिनटभित्र कुनै पनि लक्ष्य नदेखिएमा उनीहरू नियमित आफ्नो काममा लाग्नेछन् अस्पतालका डाक्टर नर्स पारामेडिक्स महिला स्वास्थ्य स्वयंसेवकहरू एम्बुलेन्स र सवाहन चालकलाई यो खोप दिइने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरुङले बताउनुभयो सब व्यवस्थापनमा खटिने बागलुङ स्थित नेपाली सेनाको अर्जुन बाणगढ र सुरक्षा निकायका अन्य टोली समेत गरी दुई हजार खोप लगाइने योजना छ समय मिलाउनु पर्ने भएकोले पहिलो दिन स्वास्थ्यकर्मी र दोस्रो दिन बिहिबार सेनाको टोलीले खोप लगाउने तालिका बनाइएको छ खोप अभियान प्रभावकारी बनाएर क्रमशः जोखिममा काम गर्ने हरेक क्षेत्रलाई खोपको व्यवस्थापन गर्दै लैजाने समेत गुरुङले जानकारी दिनुभयो कानुनी प्रावधान मिचेर आफ्नो नाममा रहेको जग्गा बिक्री गर्न ओडा अध्यक्षले रोक लगाएको भन्दै पीडितले सञ्चार माध्यम गुहारेका छन् बागलुङ नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष जीवन आचार्यले जग्गा नामसारीको सिफारिस नदिएपछि पीडित रोदै मिडियामा आउनु भएको हो बागलुङ नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष जीवन आचार्यले जग्गा बिक्रीका लागि ओडामा नामसारी लिन जाँदा सिफारिस नदिएको भन्दै एक व्यक्ति रुदे पत्रकार महासङ्घको भवनमा पुग्नु भएको थियो म्याग्दीको मङ्गला गाउँपालिका वडा नम्बर छ अर्मन घर भई बागलुङ नगरपालिका वडा नम्बर दुईमा पुर्ख्यौली जग्गा भएका साठी वर्षीय चित्रराज आचार्यले सिफारिस नपाएको गुनासो गर्नुभएको छ बागलुङ नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष जीवन आचार्यले नामसारीको लागि कार्यालय जाँदा सिफारिस नदिएर पटक पटक दुःख दिएको र पटको दुरुपयोग गरेको उहाँको आरोप थियो उहाँले पत्रकार महासङ्घको भवनमा पुगेर पत्रकार सम्मेलन गर्नुभएको थियो बागलुङ नगरपालिका वडा नम्बर दुईमा वडा अध्यक्षको घरसँगै रहेको जग्गा बिक्री गर्नका लागि धेरै प्रयास गर्दा पनि अध्यक्षले अध्यक्षकै परिवारले भड्काउने काम गरेको र पछिल्लो समय बिक्रीका लागि बैनापट्टा गरेर जग्गा नामसारेका लागि सिफारिस लिन जाँदा नदी उल्टे आफ्नो जग्गा परेको भन्दै न्यायिक समितिमा मुद्दा हालेर दुःख दिएको उहाँले बताउनु भयो ओडा अध्यक्षले परिवारले न्यायिक समितिमा मुद्दा दिएपछि आफूले पनि दुःख दिएको विषयमा उच्च अदालतमा मुद्दा दर्ता गरेको उहाँले बताउनु भयो ओडा अध्यक्षले आज ओडा अध्यक्ष आचार्यले सिफारिसका लागि कुनै रोकटोक नगरे गरेको भन्ने प्रतिउत्तर लाएर पनि सिफारिस रोक्ने काम गरेको आचार्यले बताउनुभयो ओडा अध्यक्ष जस्तो पदमा रहेर पदीय जिम्मेवार वहन गर्नुको साटो जनताले दुःख दिने कामले कानुनको खिली उडाएका छन् उहाँले भन्नुभयो आचार्यले ओडा अध्यक्ष आचार्यले घर बनाउने क्रममा आफ्नो जग्गा मिचेकाले सोही जग्गाको साटो अर्को बराबरको जग्गा दिए पनि अहिले आएर आफ्नो भनी दावी गरेर बिक्री गर्ने समेत नदिने खेल खेलेको बताउनुभयो आचार्यले जग्गाको लाल पूर्जा पनि आफ्नो नाममा रहेको र तिरो पनि पनि आफैले नै तिर्दै आएको समेत बताउनुभयो यस विषयमा कुरा गर्न खोज्दा उडा अध्यक्ष जीवन आचार्यको फोन अफ थियो पत्रकार सम्मेलनको सञ्चालन कमल शर्माले गर्नुभएको थियो बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नु पूर्व बागलुङको बलेवा स्थित नारायण स्थान र जैमिनीको कुस्मिसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा बाह्र वर्षमा समेत निवारण नहुने पक्का भएको छ हात्तीपाइले रोग निवारणका लागि हालै गरिएको चौथो पटकको नमुना परीक्षणमा नारायण स्थानमा आठजनालाई र जैमिनीको कुस्मिसेरामा दुईजनामा हात्तीपाइलेको जीवाणु कारण फेला परेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ नारायण स्थानमा यसअघि पनि हात्ती पाइलीले हात्तीपाईले भइसकेका तीनजनालाई समेत पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ चौथो पटकको नमुना परीक्षणमा समेत हात्तीपाइलेको जीवाणु फेला परेकाले बागलुङमा हात्तीपाइले निवारण निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो नारायण स्थानमा तिन सय खुसमिसेरामा तिन जनामा हात्तीपाइलेको जीवाणु परीक्षण गरिएको थियो दुवै स्थानमा हात्तीपाइलेको जीवाणु फेला परेसँगै यो वर्ष बाह्रौँ पटक र आगामी वर्ष तेह्रौँ पटकको अभियान जिल्लाभर चलाउ गराउनुपर्ने देखिएको गुरुङको भनाइ छ हात्तीपाईले रोगबाट बस्न सामान्यतया लगातार छ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खानुपर्छ तर बागलुङमा तेह्रौँ पटकसम्म अभियान चलाउने पर्ने भएको हो नेपालमा हात्तीपाईले रोग निवारणको अन्तिम तयारी भए पनि बागलुङ जिल्लासहित नेपालका सात जिल्लामा हालसम्म आदिपाली रोग निवारण गर्न नसकेको किर्जन्ने रोग अनुसन्धान तथा तालिम केन्द्र हेटुडाका सुपरभाइजर सरोज अधिकारीले बताउनुभयो पाँच वर्ष लगातार औषधि खुवाइसकेपछि नमुना परीक्षण हुन्छ नमुना परीक्षणमा जीवाणु फेला नपरे छैठौँ पटक खुवाएर अभियान सफल पारिन्छ अधिकारीले भन्नुभयो नमुना परीक्षणमा जम्मा नमुना सङ्ख्याको दुई प्रतिशतभन्दा कम पोजिटिभ आएमा निवारण हुन्छ नत्र दुई वर्ष लम्बिन्छ बागलुङमा चौथो पटकसम्मको नमुना परीक्षण गर्दा समेत पोजिटिभ पोजिटिभ आएको हो जिल्लाको बागलुङ नगरपालिका वार्ड नम्बर चौध नारायण स्थानमा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनु पर्ने अवस्था आएको हो अहिले पुनः जैमिनी नगरपालिका वार्ड नम्बर एक कुसमिसेरामा समेत हात्तीपाइलेको जीवाणु फेला परेको छ संक्रमण दुई प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको क्षमता निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बाघमा थप दुई वर्ष हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको हो हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको व्यवस्था लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रूपमा अभियान चलाइराख्नु परेको हो स्वास्थ्य कार्यालयले अहिले नारायण स्थानका घर घरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी हात्तीपाइलेको लक्षण भए नभएको जानकारी लिने सचेतना गराउने जस्ता समेत गर्न थालिएको छ विश्वका धेरै देशहरूमा अभियान सफल भएर हात्तीपाई निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ हात्तीपाइलीले आफू आफूले मात्र औषधि खा खाएर जोखिमबाट पूर्ण रूपमा बस्न सकिँदैन अरू कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः